नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट नेकपा मालेका वरिष्ठ नेता माधव कुमार नेतृत्वको टोली आज भारत भ्रमणमा जाने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचारीको निधन निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग सरकारसँग सहमति भएपछि आन्दोलनमा उत्रेका ग्यास विक्रेताले आजदेखि डिपोबाट ग्यास उठाउने इजिप्टमा जारी हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु इण्डोनेसियाको जाफा द्वीपमा अस्ट्रेलियाको एक ढुङ्गा पल्टदा एकजनाको ज्यान गयो दसजना हराए र सोह्र वर्ष मुनिको फुटबलमा आज नेपाल र पाकिस्तान भिडे दक्षिण अफ्रिका विरुद्धको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 सय अस्सी भाइटिकाको दिनमा ललितपुरमा जन्मनुभएका कर्मचारी अविवाहित हुनुहुन्थ्यो कर्मचारीको निधन भएको खबर सार्वजनिक भए लगतै अहिले मोडल अस्पतालमा नेता तथा कार्यकर्ताको भिड लागेको छ कर्मचारीलाई श्रद्धा श्रद्धाञ्जली दिन एकीकृत माओवादीको पार्टी कार्य पेरिस डाँडामा राखिएको छ भने एघार बजेसम्म खुला मञ्चमा राख्ने तयारी पनि गरिएको छ अन्तिम श्रद्धाञ्जलीका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू पेरिस डाँडा पुग्नु भएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेतृत्वको टोली आज भारत भ्रमणमा जाने भएको छ भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निमन्त्रणामा जान लागेको टोलीमा नेता नेपाल नेपालसहित महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई पनि रहनु भएको छ यसअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालाई छलफलको लागि बोलाइसकेको भारतले अहिले एमालेका नेताहरूलाई बोलाएको हो नेता नेपाल नेतृत्वको टोलीले भारतमा रहँदा प्रधानमन्त्री सिंह सहित सत्तारूढ र विपक्षी दलका नेताहरूसँग भेटवार्ता गर्ने एमाले जनाएको छ त्यसै गरी भारतमा रहदा संसारकै सबैभन्दा पुरानो बिहारको नालबन्द विश्वविद्यालय अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ आज बेलुका सभा चार बजे त्यसतर्फ जाने टोली आगामी आइतबार स्वदेश फर्कनेछ भारत भ्रमणबारे वरिष्ठ नेता नेपालले हिजो राष्ट्रपति डाक्टर रामण यादवसँग छलफल पनि गर्नुभएको थियो पूर्व राजा ज्ञानेन्द्रको सक्रियताबारे शीतल निवासमा राष्ट्रपति डाक्टर रामरण यादव र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल बीच छलफल भएको छ पछिल्लो समयमा पूर्व राजाको चलखेल बढेको भन्दै नेपाल यादव दुवैले चिन्ता व्यक्त गरेको स्रोतले बताएको छ बुधबारदेखि चार दिने भारत भ्रमणमा जान लाग्नुभएका एमाले नेता नेपाली भ्रमणबारे पनि जानकारी गराउनु भएको थियो भेटका बेला विविध राजनैतिक विषयमा छलफल गर्नुको साथै ज्ञानेन्द्रको चलखेलबारे समेत नेपाल यादवबीच कुराकानी भएको थियो राष्ट्रपतिसँगको भेटपछि एमाले नेता नेपालले संसार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा राजतन्त्र फर्कन सम्भव नभएको बताउनुभयो साथै आफूले व्यक्तिगत रूपमा पनि राजवादीहरूको चलखेलको निन्दा गर्ने उहाँले बताउनुभयो निर्वाचन क्षेत्र निर्धारण आयोगले पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग गरेको छ एक महिने समय सीमा पाएर गत असार नौ गतिदेखि काम थालेको आयोगले आज समय सकिँदैछ तर क्षेत्र निर्धारणबारे प्रतिवेदन लेखन कार्य नसकेको कारण समय सीमा बढाउन हिजै अध्यक्ष ताहिर अली अन्सारीले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्नुभएको थियो संवैधानिक अडचनबारे उच्च स्तरीय राजनैतिक समितिसँग मागेको सुझाव आइ नपुगेको र अन्य दिन पनि बाँकी रहेकाले दिन समय थप गरिदिन आग्रह गरेको आयोगका प्रवक्ता टेकप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो संवैधानिक अडचन र राजनैतिक दलहरूको दबावका बीच क्षेत्र निर्धारण गर्ने जिम्मा पाएको आयोगले पछिल्लो समय जनसङ्ख्याको विश्लेषण गरिरहेको प्रवक्ता ढुङ्गानाको भनाइ छ बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले पनि बीमा कम्पनीलाई मर्सरमा लैजाने नीति अवलम्बन गर्ने तयारी गरेको छ बीमा कम्पनीहरूले समितिले तोकेको चोक्ता पूर्जी पुर्याउन नसके मर्सरका लागि प्रोत्साहन गर्ने तयारी गरेको हो आज आर्थिक परिवेश कार्यक्रममा समितिका अध्यक्ष प्राध्यापक डाक्टर फत्त बहादुर केसीले चोक्ता फोर्जी पुर्याउन नसक्ने कम्पनीको हकमा मर्ज मात्रै अन्तिम विकल्प हुने बताउनुभयो हालै कृषि बिमा लागू गरेको समितिले फिटे स्वास्थ्य बिमा सम्बन्धी नीति ल्याउने गरी तयारी अगाडि बढाइरहेको पनि अध्यक्ष केसीले बताउनुभयो यस्तै समितिले सुशासन सम्बन्धी नीति परिमार्जन गर्ने तयारी पनि गरिरहेको जनाएको छ चितवनमा संसारमा रहेका अठाइसवटा बालगृहमा आठ सय सडसठी जना बालबालिका आश्रित रहेका छन् महिला तथा बालबालिका कार्यालय चितवनले दिएको जानकारी अनुसार सबैभन्दा बढी होप हाउस जगतपुरमा दुई सय पैँतिसजना रहेका छन् भने सबैभन्दा कम सहारा बालगृह भरतपुरमा पाँचजना रहेका छन् संसारमा रहेका बालगृह मध्ये दुईवटा दर्ता कुखुरामा रहेको र अन्य दर्ता भइसकेको कार्यालयले जनाएको छ कार्यालयले संसारमा रहेका बालगृहलाई वर्गीकरणमा वर्गीकरणको आधारमा सेवा सुविधा दिने गरेको छ जसमध्ये चितवनको एक बालगृह क वर्गमा दुई बालगृह ख वर्गमा आठवटा बालगृह ग वर्गमा र अन्य बालगृह घ वर्गमा परेका छन् यसैबीच बालबालिकाको राहत र संरक्षणको लागि बालगृह सञ्चालक र सरकारवाला बीचको अन्तर्क्रिया मंगलबार नारायणगढमा सम्पन्न भएको छ सरकारसँग सहमति भएपछि आन्दोलनमा उत्रेका ग्यास विक्रेताले आजदेखि डिपोबाट ग्यास उठाउने भएका छन् कमिसन कटौती गरेको विरोधमा ग्यास विक्रेता महासंघकी नेतृत्वमा हडताल गर्ने घोषणा गरेका व्यवसायले घोषित कार्यक्रम स्थगित गरी ग्यास उठाउन सुरु गर्ने भएका हुन् माग सम्बोधन गर्न वाणिज्य मन्त्रालयले समिति गठन गरेपछि अहिलेलाई सबै आन्दोलनको कार्यक्रम फिर्ता भएको संघर्ष समितिका संयोजक ज्ञानेश्वर रियालले जानकारी दिनुभयो कोषले सुदूरपश्चिमका वास्तविक बाढी पीडितहरूको पहिचान गरी आजदेखि राहत वितरण गर्ने भएको छ निर्वाचन आयोगको आचार संहिताको कारण विवाद आउन सक्ने भएको भन्दै राहत जिल्ला प्रशासन कार्य मार्फत वितरण गर्न लागेको स्रोतले जनाएको छ निर्वाचन आचार संहिता अस्ति सोमबारबाट लागू भइसकेको छ सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कोषले राहत वितरण गर्न लागेको हो बाढी प्रभावित जिल्लाहरू दार्चुला कैलाली र कञ्चनपुर गरी तीन स्थानमा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध तथ्याङ्कको आधारमा वास्तविक वास्तविक बाढी पीडितहरूको पहिचान गरी राहत वितरण गरिने कोषकी सचिव लक्ष्मी राणाले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 माग गरेका छन् भने मोर्सीका विरोधीहरूले उनलाई जेलमा नै राख्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् इन्डोनेसियाको जावा द्वीपमा अस्ट्रेलियाको एउटा डुङ्गा पल्टदा एकजनाको मृत्यु भएको छ भने दसजना मानिसहरू हराइरहेका छन् हराइरहेकाहरूको खोजी कार्य भइरहेको बताइएको छ डुङ्गा पल्टिए लगतै एक सय जनाको भने उद्धार गरिएको छ अस्ट्रेलियाको समुद्री सुरक्षा प्राधिकरणका अनुसार उक्त डुङ्गामा एक सय जना मानिसहरू सवार रहेका थिए हिजो बेलुका मानिसहरू लिएर पपुवा न्युगिनीका लागि छुटेको डुङ्गामा श्रीलङ्का तथा इरानका यात्रुहरू पनि रहेका थिए अधिकारीका अनुसार इन्डोनेसियाका सुरक्षाकर्मीहरूले उनीहरूको उद्धार गरेका थिए पछिल्लो हप्ता पनि अस्ट्रेलियाको एक ढुङ्गा पल्टदा चारजनाको मृत्यु भएको थियो खेल समाचार सेमी फाइनल प्रवेश गर्ने लक्ष्यको साथ नेपाली सोह्र वर्ष मुनिको फुटबल टोलीले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो खेलमा विजय भएको नेपाल दोस्रो खेलमा बराबरीमा नै रोकिएको थियो आजको खेलमा कम्तीमा बराबरी गरेमा नेपाल सेमी फाइनलमा पुग्नेछ तर पराजित भएमा भने प्रतियोगिताबाट नै बाहिरिनेछ पाकिस्तानसँग संस्करणको बाधी विजेता हो भने नेपाल त्यति बेला तेस्रो भएको थियो त्यसैले पनि आजको खेल नेपालको लागि निकै कठिन हुने अनुमान गरिएको छ नेपाल र पाकिस्तान बीचको खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दिउँसो चार बजेपछि सुरु हुनेछ त्यस्तै आर्मी मैदान लगनखेलमा दिउँसो चार बजे नै भुटान अफगानिस्तान पनि भिड्नेछन् समूह एमा रहेका नेपालसित सबै चार टिमको सेमी फाइनल पुग्ने सम्भावना जीवित रहेका छ समूह बीबाट भारत बङ्गलादेश भने सेमी फाइनलमा पुगिसकेका छन् र दक्षिण अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा पनि श्रीलङ्का विजय भएको छ गराती भएको खेलमा पटक पटक वर्षाले प्रभावित भएको खेलमा श्रीलङ्काले दक्षिण अफ्रिकालाई सत्र रनले पराजित गरेको थियो एक्काइस ओभरमा एक रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक रन मात्रै बनाएको थियो उसका लागि एलभिरो पिटरसनले चौबिस तथा डेभिड मेलरले आउट आउट नभई बाइस रन जोडेका थिए यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले उनपचास दशमलव दुई ओभरमा नौ विकेट गुमाउँदै दुई सय तेइस रन बनाएको थियो श्रीलङ्काको लागि तिलक रत्न दिलसन र दिनेश चन्डिमले समान त्रिचालिस रन बनाउँदा कुमार साङ्गाकाराले पनि सैतिस रनको योगदान दिएका थिए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेतृत्वको टोली आज भारत भ्रमणमा जाने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर आशा कर्मचारीको निधन निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग सरकारसँग सहमति भएपछि आन्दोलनमा उत्रेका ग्यास विक्रेताले आजदेखि डिपोबाट ग्यास उठाउने इजिप्टमा जारी हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु इन्डोनेसियाको जाबद्रिपा अस्ट्रेलियाको डुङ्गा पल्टदा एकजनाको ज्यान गयो जना हराए र सोह्र वर्ष मुनिको फुटबलमा आज नेपाल र पाकिस्तान भिने दक्षिण अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा पनि श्रीलङ्का विजयी हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा एटिच्युड multi learning learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा